कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको यो त्रियानब्बेौं श्रृंखलामा यहाँलाई शालीन अभिवादन प्राविधिक मित्र सन्दीप सशिन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश सामीको हिजोको कार्यक्रममा हामीले हिजो जन्मदिन परेका संगीतकार गीतकार दिव्य खालिङप्रति कार्यक्रम समर्पित गरेका थियौं हिजो दिव्य खालिङलाई हामीले विशेष गरेर गीतकार र संगीतकारका रूपमा प्रस्तुत गर्यौं आजको श्रृंखलामा दिव्य खालिङले मन पराएका गीतकारहरूको गीतको श्रृंखलासँगको कार्यक्रम शुभारम्भ हुनेछ यद्यपि हिजो धेरै मित्रहरूले धेरै भावकहरूले फरमाइश गरेको चयन गरेको गीतहरू सुनाउन पाइएन ती आजका श्रृंखलामा बज्नेछन् हिजोको कार्यक्रम सुनेर रमेश भट्टराईले पार्टीबाट लेख्नु भएको थियो दिव्य खालिङज्यूलाई शुभकामना साह्रै राम्रो प्रस्तुति भनेर लेख्नु भएको छ भने त्यसै गरिकन हाम्रा नियमित श्रोता मित्र दत्तात्रेय रायले लेख्नु भएको छ त्रिसठ्यौं जन्मदिन परेका दिव्य खालिङ जो साँच्चै नै दिव्य संगीतकार हुनुहुन्छ उहाँलाई तपाईहरूलाई धेरै धेरै धन्यवाद भनेर हिजकै कार्यक्रम सुनेर अतृप्त पाण्डेजीले लेख्नु भएको थियो दिव्य खालिङ साँच्चै दिव्य संगीतकार नै रहेछन् भनेर दिव्य खालिङको संगीतको कुरा गर्ने बित्तिकै म त लाली गुराँस भएछु भन्ने गीत प्रमुख रूपमा स्मरणीय हुन आउँछ आज डाक्टर गोविन्द केसी सबैको सम्मानमा सबैको दृष्टिमा चुनौतीमा एउटा लाली गुराँस भएर फुलिरहेका छन् र हामीलाई प्रवीण यामफाजीले पनि गोविन्द केसीमाथि समर्पित एउटा कविता पठाउनु भएको छ त्यो कविता पनि भाषण गरिनेछ र शुरूआतमा स्वर सम्राट नारायण गोपाल र दिव्य खानिङलाई जोड्न सफल भएको यो सर्वाधिक लोकप्रिय गीत श्रद्धेय गीतकार क्षेत्र प्रताप अधिकारी जसको पुण्यतिथि पनि विस्तारै आउँदैछ उनको सम्झना गर्दै दिव्य खालिङको सम्मानमा मतलाली गुरास भएछु मतलाली गुरास भएछु मनै भरि दिन्छु मनै भरि दिन्छु मनै भरि दिन्छु मनै भरि फुलिदिन्छु मतलाली गुराँस भएछु कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु हाटहरूले कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु मतलाली गुरास भएछु गुरास गुरास दिव्य खालिङले मन पराएका गीतकार क्षेत्र प्रताप अधिकारी पनि चान्चुन गीतकार थिएनन् उनका गीतहरू बच्चु कैलाश प्रेमदोज प्रधानले गाइसकेको भए पनि उनी दिव्य खालिङको संगीतमा कुनै एउटा गीत होस् भन्ने चाहन्थे साझा यातायातको बस कण्डक्टरबाट आफ्नो जीवन शुरू गरेका क्षेत्र प्रताप अधिकारी पछि गएर साझा प्रकाशनकै अध्यक्षसम्म हुन पुगे भने पञ्चायती शासनकालमा शिक्षा सहायक मन्त्रीसम्म भए र क्षेत्र प्रताप अधिकारीकै पीएका रूपमा आबद्ध थिए लोक गायक प्रेम राजा महत र पञ्चायत कालको अवसानपछि क्षेत्र प्रताप अधिकारी राजनीतिबाट निष्क्रिय भए तर गीत संगीतमा उनी सक्रिय थिए भने पछिल्लो पटक उनको शब्दमा न्यू बज्राचार्यले क्या बोर भयो बोलको गीतबाट फेरि एकपटक क्षेत्र प्रताप अधिकारी चर्चामा आएका थिए दिव्य खालिङका बारेमा कथाकार कवि अतृप्त पाण्डे लेख्छन् उहाँ क्या गीत गीत जस्तै बेजोड संगीत स्वर फेरि उस्तै दिव्य आखिर दिव्य बनेर रहनेछन् नेपाली गीत संगीतको आकाशमा धेरै श्रद्धा सुमन अर्पण गरिरहेछु दिव्य खालिङप्रति भनेर अतृप्त पाण्डे लेख्नुहुन्छ त्यसै गरिकन प्राध्यापक डाक्टर सनत कुमार बस्ती आजको कार्यक्रमको शुरूआतमै लेख्नुहुन्छ अजर अमर गीत यात्रा मरूभूमिको शहरमा तडपिरहेको बटुवा अनायास मरो याद्यानमा पुगे जस्तो शीतल सुखद शान्तिप्रद एवं सन्तृप्ति प्रदायक लाग्दछ यो आनन्दमय यात्रा निरन्तर गहन र मनमन रहिरहनेछ यही भरोसाका साथ प्रिय प्रस्तोता प्रकाशलाई सप्रेम शुभभाव अर्पित गर्दैछु सनत कुमार बस्तीको यी पंक्तिसँगै अब हामी लाग्नेछौं दिव्य खालिङको संगीतमा पहाड़ी राज्य दार्जीलिङका अत्यन्त लोकप्रिय गायक संगीतकार गीतकार पेमा लामाको स्वरमा पेमा लामाले नेपाली चलचित्रहरू श्याम श्वेत चलचित्र परालको आगोदेखि पार्श्व गायकका रूपमा प्रवेश गरेका थिए परालको आगोमा धेरै चुलबुला नगर बहिनी बतासैले उडाइदेला तिम्रो पछौरीलाई बोलको गीतबाट शुरू गरेका पेमा लामाले कही अध्यारो कहीँ उज्यालो बाँच्न चाहने जस्ता चलचित्रमा शान्ति ठटालको संगीतमा गाएका थिए मिठो मिठो तिम्रो सास मिठो मिठो मिठो तिम्रो बात मिठो जस्ता गीतहरू उनले गाएका थिए भने गोपालञ्जनको पहिलो एकल संगीतको चलचित्र अर्को जन्ममा पेमा लामाले प्रकाश श्रेष्ठका साथ मिलेर धेरै पार्श्व गीतहरू गाएका थिए पेमा लामा दिव्य खालिङका पनि प्रिय गायक थिए पेमा लामा र साथीहरूको स्वरमा दिव्य खालिङको संगीतमा यो गीत चियाबारीको चियाबारीको लाई चिया टिप्ने ठिटीलाई बाँसघारीको बिच बिचमा दाउरा खोज्ने ठिकालाई तरुणी र चङ्गेरीलाई बुढा पाखा सबैलाई मेरो माया छ है हजुर म त बाँचेसम्मलाई मेरो हिमाललाई देखे जति प्राण मेरो पहाडी के जति सालम आँगनमा रमाउने जेठी कान्छी खुली हाम्रो डाँडा काँडा खानी खोर्सी खोले फाँडो खाई पचाउँदै पसिनामै धुनी बिताउने धनी बिरे ठुले हाम्रो जति राम्रो त्यति नै चाम्रो पहाडको जीवन बुझ्नेलाई अति प्यारो नबुझ्नेलाई त्यति नै गरो मेरो हिमाललाई देखे जति प्राण मेरो पहाडीलाई भेटे जति साला जाने लाहुरे हाम्रो भाग्य लेखे जीवन कमाउने भाइटिका र चेली हाम्रो डाँडा मुनि ऐसिलो घारी डाँडा माथि गुरा राम्रो बरिकन्ला चौतारीमा सम्झना र माया छ हाम्रो साची राख जोगाई राख जे छ हाम्रो को भाका यसलाई फैलाउ यसलाई हुर्काऊ तार छाडी टाढा नभर चवारीको दिले दिलमा चिया टिप्ने ठिटीलाई बाँसघारीको बिचै बिचमा दाउरा खोज्ने ठिटालाई तरुणी र तन्हेरीलाई पाखा सबैलाई तरुणी र तन्हेरीलाई पाखा सबैलाई मेरो माया छ है हजुर म त बाँचेसम्म संयोगले यो पहाड़को दुःख पहाड़को संघर्षको यो गीत पनि दिव्य खालिङकै रचनामा थियो पेमा लामा र साथीहरूको स्वरमा दिव्य खालिङको नाम नारायण गोपाल अम्बर गुरूङ र गोपाल इन्जन तीनैजनासँग एकैसाथ जोडिन्छ यी तीन नामसित खालिङको नाउँ अनुसूत भएर आउनुको कारण उनले अम्बर गुरूङसँग संगीत सिके गोपालका संगीतका उनी भक्त थिए नारायण गोपाल ले उनलाई भव्य परिचय दिलाए गीतकार एवं संगीतकारका रूपमा नारायण गोपाललाई गीत गाउन लगाउने मेरो सपना हो भनेर आफ्ना नयाँ नयाँ सबै गीत बोकेर दिव्य खालिङ दार्जीलिङबाट सन् उन्नाइस सय उनासीमा नेपाल आए उनको एउटै गीत मायाको आधारमा सम्झौता नै हुन्छले सारा नेपालीको सपना पूरा गरिदियो भने दिव्यको सपनाले दिव्य स्वप्न पाए यही गीतले नारायण गोपाल र दिव्य खालिङ बीच सोम सोमको नाता जोडियो यसपछि नै नारायण गोपाल स्वर सम्राटका रूपमा व्यापक चिनिन थाले नारायण गोपालको सेकेण्ड इनिङ हुँदै गर्दा खालिङ आइपुगेका थिए नारायण साथीभाइबाट टाढा हुँदै थिए भने हाकिमका रूपमा नाचघरमा कर्मचारी उनीसित रुष्ट थिए बजारमा नयाँ नयाँ गायक आएर नारायणलाई आँसु र रक्सीका गायकको संज्ञा दिन थालिसकेका थिए अम्बर गुरूङसितको अनबनले कुनै नयाँ काम नारायण गोपालको हुन सकेको थिएन रेडियो नेपालमा लगभग नारायण गोपाल प्रवेश गर्न छोडिसकेका थिए र विशेष त उनका मिर्जु गोपाल सम्बन्ध शिथिल भइसकेको थियो नारायणका अजर अमर गीत सुनेर फ्यानका रूपमा दार्जीलिङबाट आएका दिव्य खालिङले नारायण गोपालको जीवनमा दिव्यता नै छरे बाइबलमा भने जस्तै let there be light and there was light दिव्य त्यसरी नै आए नारायण गोपालको जीवनमा तर नारायण गोपालको जीवनमा मात्र होइन दिव्य खालिङ नयाँ शैलीका गीत लेख्ने नयाँ शैलीका स्वर भएका कलाकारका निम्ति पनि एक प्रेरक थिए राम थापाद्वारा रेडियोमा गीतकारका रूपमा परिचयीकरण भएका गीतकार दिनेश अधिकारी आफ्ना नयाँ गीत लिएर बजारमा उभिरहेका थिए संयोगले उनको एउटा गीत दिव्य खालिङले संगीत गरेका थिए र त्यही गीत मन पराए नारायण गोपालले र नारायण गोपाल त्यही गीत गाउन दिव्यको घर पुगेर मागेर गाए त्यो गीत व्याकरणीय हिसाबले कहिलेकाहीँ शरदचन्द्र बस्तीले यसका त्रुटिका बारेमा चर्चा गरे पनि तर नारायण गोपालले यो गीतलाई एउटा रहर लाग्दो गीत बनाए गीतकार दिनेश अधिकारीको शब्द संगीतकार दिव्य खालिङको संगीतमा स्वर सम्राट नारायण गोपालको स्वर रहरले ममा फुल्न आयो सबै सुख हराए सधैँ चोट पायो मडुब्दो किनारा कहाँ हाँस्न सक्नु व्यर्थै तिमीले मेरो रसायन रिसायौ तिमी भित्र भित्रै नभी सराप्यो सराप्यौ सधैँमै सिलाई दुशुन्यतासँगै बिलाए मनस्नै तिमी सायद सराप्यौ तिमीले बैंसलाई यही एउटा गीतले दिनेश अधिकारीको परिचय अलग्गै बनाइदियो नेपाली संगीत आकाशमा उनका समकालीन गीतकारहरूभन्दा उनको बृहत्तर छवि बन्न गयो देवे खालिङ नेपाली संगीत आकाशमा संगीतकार गीतकार र गायकका रूपमा मात्र नभइकन नेपालमा संगीतको स्वरलिपि पक्का पक्की जान्ने एकमात्र संगीतकार थिए अम्बर पछि अजर अम्बर गीतहरूको आजको त्रियानब्बे श्रृंखलामा डाक्टर गोविन्द केसीमा सादर समर्पित एउटा कविता प्रस्तुत गर्नुभएको छ प्रवीण याम्पूले सादर तिमीलाई एउटा अग्लो पिपल जसलाई अब बढ्नु छैन नछ झाङ्गिनु नै केवल बाँड्नु छ अनुपम शीतलता एउटा कञ्चन खोला झैं बग्नु छ निरन्तर पुग्नु छ सधैँ प्यासी नगर बुढो माझी जस्तो जाल फाल्दै माछा मार्दै र फेरि फाल्दै खोला र माछाको डाइहट फ्यान उनी एक्लै कुद्छन् र जित्छन् उनी एक्लै कुद्छन् र जित्छन् असंख्य मनका आवाडहरू एउटा सर्वोच्च हिमाल जसको उचाइ जति नाप्यो उति अग्लो जति हेर्यो उति चम्किलो रोगी खोज्दै खोज्दै हिँड्ने उनी जोगी डाक्टर साहब उनी जोगी डाक्टर साहब पाल्पाबाट राजेश्वर उदयजीले मलाई एकदम मनपर्ने यो गीत भनेर आफ्नो चयनमा जाहेर गर्नुभएको छ गीतकार कञ्चन पुरा सैनीको यो गीत धेरै गीत लेखेर धेरै संख्यामा पुस्तक प्रकाशन गरेर पनि साह्रै सामान्य परिचय बनाएका कञ्चन पुढा सैनीलाई दिव्य खालिङ नामले भन्दा बढी कविजी भनेर बनाउँथे र कविजीको यो गीत दिव्य खालिङको संगीतका कारण नारायण गोपालको स्वरका कारण सर्वाधिक लोकप्रिय भयो दिव्य खालिङको संगीत सुन्दा संगीत मात्र होइन लय मात्र होइन संगीतको जुन संयोजन बाजाहरूको तालमेल त्यो अद्भुत सुनिन्छ यसबारेमा संगीतका ज्ञाता राजु सिंहले लेखेका छन् आफ्नो एक संस्मरणमा दिव्य शर्मा जति संगीत संयोजनको ज्ञान अरू संगीतकारमा प्राय कमै थियो दिव्य खालिङका यस प्रसंग बारेमा कुराकानी गर्दा आज डाक्टर गोविन्द केसी नौ दिनसम्म अनसन बसिरहेको प्रसंग याद आउँछ तर के यो मुलुकमा दिव्य खालिङले पनि त्यसरी नै जीवन बिताएका थिएनन् त उनले एउटा चीज मागेको थियो राष्ट्रसँग तर दिव्य खालिङले त्यो चीज पाउन सकेन चुपचाप चुपचाप पन्ध्र सोह्र दिनसम्म मौन निर्वाक भएर नै दिव्य खालिङले आफ्नो प्राण त्याग्नु पर्यो त्यति महान संगीतकार बित्दा नेपालमा कुनै चिन्ता कुनै सरकारलाई चासो पनि थिएन उनले मन्त्रीका गीत पनि गरेका थिए सचिवका गीत पनि गरेका थिए उनले संगीत गरेका गीतका गीतकार ठूल्ठूलो पदमा पुगेका थिए तर उनलाई जीवनको ठूलो संकटमा साथ दिने कोही पनि भएन मात्र उनकै परिवार र उनकै गीत मात्र भयो र देवे खालिङ अन्तत लामो समय केही नबोलिकन बिरामीको पलङबाट उनी विदा भए एउटा कार्यक्रमको प्रस्तुताको हैसियतले वा एउटा संगीतको अनुरागीको हैसियतले देवे खालिङको निधन हुँदा जति म जीवनमा कहिले पनि रोएको थिइनँ देवे खालिङले यो राष्ट्रसँग एउटा संगीतकारको परिचयमा आएका थिए यहाँको सरकारले स्नेहले सम्मानले केही पनि दिन सकेन हामी कैयौं कलाकार रक्सी खाएर मरेको दुःख पाएर मरेको बौलाएर मरेको पत्नीले छोडेर विरक्तिर मरेको सुन्छौं तर एउटा संगीतकार संगीत गर्दा गर्दै काम गर्दा गर्दै पनि पाउनुपर्ने एउटा सम्मान नपाएर जाँदाको यो क्षण यो देश साह्रै निरीह लाग्छ र आज पनि यो देश एक इन्ची पनि फरक छैन अहिले पनि डाक्टर भोकै बसिरहेका छन् हामी समाचार मात्र सुनिरहेका छौं यही राष्ट्रमा शाहरूख खान एयरपोर्ट आउँदा जति भीड़ हुन्छ गोविन्द केसी अस्पतालमा अनसन बस्दा त्यति भीड़ जुट्न गाह्रो छ हामीसँग तमासा गर्ने पाइलाहरू र ताली बजाउने हातहरू धेरै छन् सहायतामा जुर्मराउने हातहरू कम छन् देवे खालिङको देहान्तको बेला पनि मैले यही कुरा सम्झेँ र आज पनि यही कुरा सम्झेँ दिव्य खालिङले नेपालका शक्तिशाली मान्छेहरूका गीत कविताले शक्तिशाली मान्छेहरूको गीतलाई संगीत गरेका छन् गाएका छन् तर उनलाई उनकै गीतले मात्र अन्तिम समयसम्म साथ दियो यहाँ प्रस्तुत छ रविन्द्र शाहको शब्द दिव्य खालिङको संगीतमा प्रकाश श्रेष्ठको स्वर मेरो जीवन कस्तो भनो सडक बिचको पत्थर जस्तो मेरो कस्तो भलो सडक बिचको पत्थर जस्तो कसैले लत्या पत्थर जस्तो सुधा श्रेष्ठको स्वरमा दिव्य खालिङको संगीतमा यस गीतका गीतकार रविन्द्र शाह नेपालका एक राजाका जेठा छोरा रविन्द्र शाह जसको परिचय हामी अखबारबाट र गुपचुप रूपमा मात्र पाउँछौ पूर्व राजा वीरेन्द्रका दाजुका रूपमा पनि चिनिन्थे उनी रविन्द्र शाह गीतकार पनि हुन् प्रसंगवश दिव्य खालिङको चर्चा गर्दै गर्दा कलाकारको दुःख र पीड़ाको कुरा पनि गर्यौं हामीले कलाकारलाई जहिले पनि राष्ट्रले देशको गहना हो भन्छ तर त्यो गहना चाहिँ दराजभित्र कहीँ अँध्यारोमा लुकाएर कुहिएर राखिएको हुन्छ कुहिने जस्तो अवस्थामा पुगिसकेको हुन्छ तर चिनिएको हुँदैन अनि त्यो गहना त्यही दिन देखिन्छ जुन दिन त्यो गहनाको अन्त्य हुन्छ वा निधन हुन्छ त्यसपछि अखबारले ठूलो अक्षरमा शीर्षक लेख्छ राष्ट्रलाई अपूर्णीय क्षति एउटा प्रतिभाको सूर्यास्त ठूल्ठूला अक्षरमा यस्ता खबर छापिन्छन् त्यति बेला मात्र जनताले थाहा पाउँछन् ए यी त ठूला कलाकार पो रहेछन् आज पनि देशमा हिजोबाट प्रेम प्रकाश मल्ल निकै अस्वस्थ हुनुहुन्छ नेपालगंजको धम्बोजीमा उहाँ अत्यन्त अत्यन्त गम्भीर अवस्थामा नै हुनुहुन्छ अहिले त्यसै गरिकन रेड नेपालका प्रथम गायक हरिप्रसाद रिमाल ग्यास अक्सिजनको सिलिण्डरसँग झुण्डिरहनु भएको छ हाम्रो दृष्टिहरू यतातिर धेरै कम जान्छन् सुन्दरी प्रतियोगिताहरू फेसन शोहरू रंगका प्रदर्शनहरू यस्तैमा केन्द्रित हुन्छन् र बारम्बार जब दिव्य खालिङको जीवनको यो अन्तिम अवस्था म सम्झिन्छु यी कुराबाट आक्रान्त हुन्छु यदि उनका छोराले पनि मेरो बाबालाई सहयोग गर भन्दै हात फैलाउँदै माग्दै हिँडेको भए सायद सरकारले केही दान दक्षिणा दिन्थे होला वा केही तकमा दिन्थे होलान् तर उनका परिवारले त्यो पनि गर्न चाहेनन् संगीत गर्ने काम मेरो थियो मैले गरेँ यहीबाट मेरो परिचय हुनुपर्छ भन्ने उनको धारणा थियो देवी खालिङको जीवनको यो प्रसंगलाई हामीले फेरि जोड्यौं भने साह्रै भावुक बनाउँछ अब दिव्य खालिङको अर्को संगीतमा दिव्य खालिङले नै नयाँ परिचय दिएका गीतकार दिनेश अधिकारीको शब्दमा दिव्य खालिङद्वारा प्रशिक्षित र सुशिक्षित एक आशावान गायकको स्वर जुन गायकलाई हामीले दिव्य खालिङको संगीतमा बाहेक धेरै कम सुन्न पायौं दिव्य खालिङले नयाँ गायकहरू धेरैलाई प्रमोट गरे जस्तो दिनेश सुब्बा किरण प्रधान दिनेश सुब्बाले नयाँ गायक रामकृष्ण ढकाललाई रेडियोमा गाउने मौका दिए तिनै दिनेश सुब्बालाई दिव्य खालिङले नै ल्याएका हुन् मञ्चमा र दिनेश दिव्य खालिङले रामकृष्ण ढकाल राजेश पायल राई एम बराल थुप्रै कलाकारका लागि पनि संगीत दिए तर दिव्य खालिङको आफ्नै पहिचान बचाउने अर्का गायक हुन् ओम गुरूङ दिनेश अधिकारीको शब्दमा डालीमा बसु भन कहाँ फुल भन कुण्डलीमा बसु भन कहाँ फुल भन जता बसु भन्छ ऋतु जस्तो माना जताततै बसु भन्छ ऋतु जस्तो माना कुण्डलीमा बसु भना कहाँ पुलु माना कुण्डलीमा बसु भना हाँसी भन्छ ऋतु झै मुहारमा हेरिरहु जस्तो नहेरे झै मुहारमा जस्तो खेलिरहु जस्तो अधरमा राजेश्वर उदय लेख्नुहुन्छ प्रकाश दाजु अन्यलमा पनि संगीत शिखर पुरूष स्वर्गीय दिव्य खालिङको कुन गीत राम्रो कुन अझ राम्रो छुट्याउने हिम्मत भएन जुन गीत सुन्यो अति नै सुन्दर मन आनन्द हुने तिमी जुन रहरले ममा फुल्न आयो तिमीलाई बोल्दा म एक्लो भएछु प्रेयसीका यादहरू जस्ता क्षेत्र प्रताप अधिकारीका शब्द र दिव्य खालिङको संगीतमा स्वर सम्राट नारायण गोपालको आवाजमा सबै गीतहरू गर्न प्रिय नै छन् फरमाइसी कार्यक्रमको कृतिमानी फरमाइसी गीत एकांश ठट्टैमा यो बैसलान लाग्यो सुन्न पाइन्छ कि भनेर उहाँले लेख्नु भएको छ मनोज कुलुङ लेख्नुहुन्छ प्रकाश सर हिजो सुन्न पुगेको थिएन आज थप गीतले गर्दा कार्यक्रम आकर्षक भयो चिरायु कोशिश लेख्नुहुन्छ दिव्य खालिङ र उहाँका गीतकार विशेष कार्यक्रम रोचक आदर्श प्रधान दिनभर पानीमा भिज्यो अब तातो गरेर दाईको आवाजमा कार्यक्रम सुन्दैछु भनेर लेख्नुहुन्छ टीका छेत्री गजल संगम पकवादी जोगमेर माझी सुभाष केसी त्यसै गरिकन अनिता गुरूङ सुभाष ढुंगेल अमृता थापा सविता वैद्य अनन्त कटवालले पनि टिप्पणीहरू गर्नुभएको छ भने म हिजोको टिप्पणीबाट धेरै भावुक भए हिजो मलाई एउटा टिप्पणी गर्नुभएको थियो निबिप के थापा अर्थात विपिन थापाले उहाँले जीवनबाट सपना देख्नु भएको छ अरे दिव्य खालिङको प्रियसीका यादहरू लन्डनको रोयल हलमा प्रस्तुत गर्ने एक दिन उहाँले सपना सोच्नु भएको रहेछ र त्यो एउटा गीत उहाँलाई त्यसरी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने इच्छा पनि रहेछ निविप के थापाजी यहाँको सपना पूरा होस् र हामी नेपालीको एउटा गौरवशाली गीत जसरी सहन प्रधानले भन्नुभएको छ अल्ट्रा मोडर्न सङ भनेर प्रेयसीका यादहरू दिव्य खालिङको ठूलो पहिचान हो यस गीतलाई यहाँले राख्नुभएको स्नेहको निम्ति हार्दिक आभार व्यक्त गर्दछु अब कार्यक्रमको बिसौनीमा दिव्य खालिङकै शब्द र संगीतमा रहेको हामीसँग प्राप्त भएको अहिलेसम्मको नारायण गोपालको अन्तिम रेकर्ड भएको यो गीत दिव्य खालिङको अन्तिम एल्बम मेरो सानो संसार जुन करिब तीन वर्ष चार वर्ष अघि मात्र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले विमोचन गर्नुभएको थियो यो गीत स्वर सम्राट नारायण गोपालले पछिल्लो पटक वा आफ्नो जीवनकालको अन्तिम खण्डमा हङकङमा गाउनुभएको थियो त्यहीबाट साभार गरिएको यो गीत प्रस्तुत छ मेरो सानो संसार तिमीलाई अटेन मेरो सानो संसार तिमीलाई अटेन मेरो चोखोमा टमाउने म आफैलाई ठान्छु मेरो सानो संसार तिमीलाई अटेन निर्मल पोखरेल लेख्नुहुन्छ हाम्रो ट्विटरमा अजर अमर गीत सुन्दै कहिले थाकिन त्यसै गरिकन फेरि फेरि लेख्नुहुन्छ अजर अमर गीतहरूको तिरानब्बेौं श्रृंखला दिव्य खालिङ विशेष देशले न दिव्य खालिङलाई चिन्यो न डाक्टर गोविन्द केसीलाई चिन्दैछ फेरि फेरिएको यो प्रश्नसँगै आजको अजर अमर गीतहरूबाट प्राविधिक मित्र सन्दीप शशीन्द्र गौतम नेपथ्यका सहयोगी सुपल काफले सहित यो प्रस्तुता प्रकाश हामीलाई पनि विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज